प्रमुख हरिप्रसाद ढकालले जिल्लाका दुईवटा नगरपालिका सहित छत्तिसवटै गाउँ विकास समितिमा गरिएको कार्यक्रम प्रभावकारी भएको बताउँदै मतदाता नामावली संकलनमा कोही नछुटोस् भन्ने उद्देश्यले कार्यक्रम जारी राखिएकाले मतदाताको संख्या बढ्दै गइरहेको बताउनु भएको छ जिल्ला प्रशासन कार्यालयले शुरू गरेको एकीकृत घुम्ती शिविर जिल्ला प्रशासन कार्यालयमा स्थापना गरिएको फोटोसहितको मतदाता नाम मौली दर्ता स्थलका साथै जिल्ला निर्वाचन कार्य चितवनको परिसरमा राखिएको दर्ता स्थलबाट सर्वसाधारणले आफ्नो नाम दर्ता गराउने गरेको जिल्ला निर्वाचन अधिकारी ढकालले बताउनु भएको छ फोटोसहितको मतदाता नावलीमा नाम दर्ता गराउन नागरिकता प्राप्त गरेका नेपाली नागरिकले आफ्नो नाम दर्ता गराउन सक्ने प्रावधान रहेको छ आगामी संविधान सभाको निर्वाचनमा भोट हाल्नका लागि फोटोसहितको मतदाता नामावली अनिवार्य भएकाले छुटेको भए नाम दर्ता गराउन जिल्ला निर्वाचन कार्य चितवनले सबै जिल्लावासीमा अनुरोध गरे गरेको छ जिल्ला प्रशासन कार्यालय चितवनले पूर्वी चितवनको कठार गाविसमा सञ्चालन गरेको नागरिकता वितरण तथा मतदाता नामली संकलन कार्य आज सकिएको छ दुई दिनसम्म चलेको कार्यमा जम्मा दुई सय छ्यासी जनाले नागरिकता लिएका छन् साथै दुई सय बहत्तर जनाले मतदाता नावलीका लागि फोटो खिचाएको टोली प्रमुख विष्णुभक्त पौडेलले जानकारी दिनुभएको छ यसअघि बिहिबार एक सय जनाले नागरिकता लिएका थिए भने सन्तानब्बे जनाले मतदाता नावलीका लागि फोटो खिचाएका थिए संविधान सभाको निर्वाचनलाई मध्यनजर गर्दै जिल्लावासी जिल्लावासीहरूलाई छिटो छरिदो सेवा दिने उद्देश्यका साथ जिल्ला प्रशासन कार्यालय गाउँ गाउँमा सेवा दिइरहेको छ आजै खैरेनी गाविसमा पनि नागरिकता वितरण तथा मतदाता नामावली संकलन कार्य सकिएको छ भोलिदेखि वीरेन्द्रनगर गाविसमा सो कार्य शुरू हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ चितवनमा विपद व्यवस्थापनको पूर्व तयारी कार्ययोजना तयार गरिएको छ जिल्ला विपद व्यवस्थापन समितिको आज सम्पन्न बैठकले विपद व्यवस्थापनका विषयमा विभिन्न पन्ध्र बुधे निर्णय गरेको छ बैठकले विपद व्यवस्थापनका लागि कार्यदल गठन गर्ने संचारकर्मीहरूलाई सूचना दिने सूचनाको सम्बन्धमा डिस्प्ले बोर्ड स्थापना गर्ने लगायतका निर्णय गरेको छ यस्तै आपतकालीन सञ्चालन केन्द्र गठन प्रक्रियाको विषयमा गृह मन्त्रालयका उपसचिव वंशी कुमार आचार्यले प्रक्रिया अगाडि बढाउने विषयमा समेत निर्णय गरेको छ बैठकले एसएमएस मार्फत सूचना आदान प्रदान सहज बनाउनका लागि नेपाल टेलिकमलाई आग्रह गर्ने समेत निर्णय गरेको जिल्ला विकास समितिका सूचना अधिकृत बलराम लोइटीले बताउनु भएको छ कार्यक्रम प्रमुख जिल्लाधिकारी नरेन्द्र राज शर्माको अध्यक्षतामा सम्पन्न भएको हो मादक पदार्थ सेवन माप्सीको परीक्षण जस्तै अब चितवनका सार्वजनिक स्थानमा धुम्रपान तथा सुर्तेजन्य पदार्थको सेवनका बारेमा परीक्षण गरी कारवाही प्रक्रिया शुरू गरिने भएको छ विश्व धुम्रपान रहित दिवसको अवसरमा आज नारायणगढमा आयोजित कार्यक्रममा बोल्दै चितवनका सहायक प्रमुख जिल्लाधिकारी शिवराम गेलालले प्रहरी लगाएर सार्वजनिक स्थानमा धुम्रपान सेवन गरे नगरीको अनुगमन गरिने जानकारी दिनुभएको छ एन बनेर पनि सार्वजनिक स्थानमा धुम्रपान सीमान गर्ने कार्य नरोकिएको तर्फ व्यापक आलोचना भइरहेको बेला चितवनमा भने प्रहरी नै लगाएर सुर्तीजन्य पदार्थ नियन्त्रणमा लाग्न लगिएको गेलालले बताउनु भएको छ उहाँले गरिबी र अशिक्षाले धुम्रपानको सेवनकर्ता बढेकाले उनीहरूलाई धुम्रपान सेवनबाट हुने दूषित परिणाम बारे जानकारी दिन सकिए यसको नियन्त्रणमा सहयोग पुग्ने बताउनु भएको छ विभिन्न पाँच संस्थाको आयोजनामा सम्पन्न सो कार्यक्रममा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका संचालक समितिका सदस्य अनिल विक्रम कार्कीले चुरोटको लागि गरिएको खर्चभन्दा यसले पार्ने दुष्परिणाममा दस गुणा बढी खर्च हुने बताउनु भएको छ जिल्ला आयुर्वेद रोग निवारण संस्था चितवनका अध्यक्ष दिनेश कुमार कुमार चुकेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा क्यान्सर अस्पतालका निमित्त कार्यकारी निर्देशक डाक्टर विजय नौपाने सामाजिक अभियानका लीलानाथ सुवेदी जिल्ला जनस्वास्थ्य प्रशासक केयर सिंह गेदार कार्यक्रम संयोजक अर्जुन घिमिरे प्रेस युनियन चितवनका अध्यक्ष वसन्त पराजुली कृष्ण प्रधान लगायतले बोल्नु भएको थियो सो अवसरमा आयोजित चित्रकला प्रतियोगितामा कन्टिनेन्टल स्कोड स्कूल का ईश्वरी सिंह प्रथम बालकुमारी स्कूल का अनिसा सुवेदी दोस्रो र स्कूल स्कुल के प्रज्वल राणा तेस्रो भएका थिए प्रतियोगितामा विभिन्न विद्यालयका बीस विद्यार्थीको सहभागिता रहेको थियो नेपालमा चिकित्सा शास्त्र अध्ययनरत विद्यार्थीहरूको पहिलो राष्ट्रिय सम्मेलन चितवनमा शुरू भएको छ देशभरका चौधवटा मेडिकल कलेजमा दुई सय बढी चिकित्सा शास्त्रका विद्यार्थीहरूको सहभागितामा राष्ट्रिय सम्मेलन शुरू भएको हो हिजोबाट सम्मेलन शुरू गरिए पनि औपचारिक कार्यक्रमहरू भने आजदेखि भएको सम्मेलनका मेडिकल निर्देशक प्रकाश बन्जाडेले जानकारी दिनुभएको छ united national youth and student association युनसाइन नेपाल र चितवन मेडिकल कलेजको आयोजनामा शुरू भएको सम्मेलनले नेपालमा चिकित्सा क्षेत्रको अवस्था र चुनौती तथा समाधानका उपायहरूको बारेमा छलफल गरी निचोड निकाल्ने उहाँले बताउनु भएको छ नेपालमा चिकित्सा शास्त्रको अध्ययन शुरू भएको पैंतिस वर्ष पुगे पनि अहिलेसम्म यस्तो कार्यक्रम हुन नसकेको सहभागी विद्यार्थीहरूले बताएका छन् उनीहरूले भावी चिकित्सकहरूको दक्षता अभिवृद्धिका लागि सम्मेलन महत्वपूर्ण हुने बताएका छन् रत्नगर बकुलर अस्पतालको मेडिकल सुपरिटेन्डेन्टको रूपमा डाक्टर कृष्ण प्रसाद पौडेल सरुवा भई आउनु भएको छ भरतपुर अस्पतालमा कार्यरत डाक्टर पौडेल चितवनमा लामो समयदेखि स्वास्थ्य क्षेत्रमा क्रियाशील रहनु भएको छ डाक्टर पौडेलले सोमबारबाट रत्नगर अस्पतालमा कार्यभार सम्हाल्ने पनि ढिलो गरी शुक्रबार मात्रै खबर सार्वजनिक भएको हो डाक्टर देवी प्रसाद भूषाल सो पदको जिम्मेवारी दिइएको भए पनि भूषालले काठमाडौँबाट नआएपछि सो पद तीन वर्ष अघिदेखि रिक्त रहेको थियो डाक्टरको अभावले प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्न नसकेको रत्नगर अस्पतालले डाक्टर पौडेलको आगमनसँगै सेवा चुस्त हुने नगरवासीहरूले विश्वास व्यक्त गरेका छन् पूर्वी चितवनको एकमात्र सरकारी अस्पतालमा स्वास्थ्य क्षेत्रमा नाम कमाएका डाक्टरको प्रवेशले नयाँ गति लिने विश्वास लिएको अस्पतालका अध्यक्ष जनै अहमद शेखले बताउनु भएको छ डाक्टर पौडेलले अस्पतालको सेवालाई प्रभावकारी बनाउन आफू प्रयत्नरत रहने प्रतिक्रिया दिनुभएको छ डाक्टर पौडेल चिकित्सक संघ चितवनको अध्यक्ष पनि हुनुहुन्छ पूर्वी चितवनका कृषकहरू धानमा गवा रोग लागेपछि चिन्तित बनेका छन् कठार कुम्रोज बछौली भण्डारा वीरेन्द्रनगरका कृषकहरू धानको बाली लागिसकेपछि यस्तो रोग देखा पर्दा चिन्तित बनेका हुन् बाला नलाग्दासम्म यस क्षेत्रका धानमा कुनै रोग देखिएको थिएन बेलैमा गवारोको औषधि उपचार पद्धति राम्रो नहुँदा यस्तो समस्या देखिएको कठार शान्ति बजारका कृषक हरिप्रसाद सापकोटाले बताउनु भएको छ सापकोटाका अनुसार प्रत्येक किसानको धान खेतीमा पन्ध्र प्रतिशत गवारोको समस्या देखिएको छ गवारो लागेका धानको बोटमा बाला सुकेका छन् जसले गर्दा धान उत्पादन कमी आउने कृषकहरूले गुनासो गरेका छन् विभिन्न थरीका औषधि बजारमा आउने गरेको र रोग अनुसारको औषधि छनौट गर्न नसक्दा प्रत्येक वर्ष किसानहरू यस्तो समस्यामा पर्दै आएका छन् प्रत्येक वर्ष जसो देखिने यो रोगका कारण कडा खालको विषादी प्रयोग गर्ने गर्नाले माटोको उर्वरा शक्तिमा रास समेत आइरहेको छ पूर्वी चितवनको कुम्रो छ जनकपुर स्थित राष्ट्रिय निम्न माध्यमिक विद्यालयलाई स्थानीय समाजसेवी बुद्धिराज बर्तौलाले दुईवटा कम्प्युटर सहयोग गर्नु भएको छ समाजसेवी बर्तौलाले आज विद्यालयलाई कम्प्युटर हस्तान्तरण गर्नुभएको थियो सरकारले यो वर्षदेखि छ कक्षादेखि कम्प्युटर शिक्षा लागू गरेको छ विद्यालयको आन्तरिक आर्थिक स्रोत नभएकाले दाताहरूले सहयोग गर्ने क्रम जारी रहेको विद्यालयका प्रधान कृष्ण प्रसाद तिवारीले जानकारी दिनुभएको छ सो विद्यालयमा हाल दुई सय चारजना विद्यार्थी अध्ययनरत छन् कम्प्युटर हस्तान्तरण कार्यक्रम विद्यालय व्यवस्थापन समितिका भूतपूर्व अध्यक्ष टिकादत्त बर्तौलाको अध्यक्षतामा भएको थियो रत्नगर आठमा रहेको कल्याण टोल विकास संस्थाको सातौं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ टोल विकास सुधार समन्वय समिति रत्नगरका अध्यक्ष बाबुराम गौतमको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संघका कोषाध्यक्ष नारायण पौडेलले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो कार्यक्रममा संस्थाका सदस्य Sadanand Acharya Angels English boarding स्कुलका प्राचार्य गोविन्द प्रसाद पौडेल संस्थाका सचिव पार्वती पौडेल लगायतले बोल्नु भएको थियो कार्यक्रम संस्थाका अध्यक्ष डोलनाथ चालिसीको अध्यक्षतामा भएको थियो पूर्वी चितवनको बच्छौलीमा दस दिने ढकिया मौनी बनाउने तालिम आजदेखि शुरू भएको छ बछौली गाविसको सहयोगमा आदिवासी जनजाति समन्वय समितिले आयोजना गरेको सो तालिममा बच्छौली गाविसका जना थारू महिलाहरूको सहभागिता रहेको छ तालिममा मीना चौधरीले प्रशिक्षण दिनुभएको छ तालिम उद्घाटन कार्यक्रमका प्रमुख अतिथि गाविसका सचिव तेजेन्द्रनाथ लामिछनेले पछिल्लो समय पर्यटक माझ लोकप्रिय बन्दै गएका परम्परागत सामग्री बनाउन सिकाएर आदिवासी थारू महिलाहरूको जीवनस्तर उकास्न तालिम कार्यक्रमको आयोजना गरिएको बताउनु भएको छ उद्घाटन कार्यक्रममा आदिवासी जनजाति समन्वय समितिका संयोजक ऋषिराम गुरुङको अध्यक्षतामा भएको थियो पूर्व पश्चिम राजमार्ग अन्तर्गत पूर्वी चितवनको रत्नगर तीन शान्ति चोकमा आज दिउँसो भएको बस दुर्घटनामा बाह्र जना घाइते भएका छन् काठमाडौँबाट बेरिकन जाँदै गरेको नाचार ख सात नौ दुई पाँच नम्बरको बस दिउँसो सभा दुई बजे अनियन्त्रित भई पल्टिएर दुर्घटना भएको हो दुर्घटनामा घाइते भएका मध्ये पाँचजनाको अवस्था जटिल रहेको र अन्यको सामान्य रहेको इलाका प्रहरी कार्य रत्नगरले जनाएको छ घाइतेहरूको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ तेस्रो नारायणी अञ्चल स्तरीय तेक्वान्दो प्रतियोगिता आजदेखि पूर्वी चितवनको चैनपुरमा शुरू भएको छ जनजीवन उच्च माविको प्राङ्गणमा शुरू भएको प्रतियोगितामा नारायणी अञ्चलका पाँच जिल्लाका एक सय तेह्र खेलाडी सहभागी रहेका छन् चैनपुर तेक्वान्दो डुजाङको आयोजनामा प्रतियोगिता शुरू भएको हो प्रतियोगितामा महिला र पुरुषका शून्य पच्चिसदेखि साठी किलो तौल उमेरसम्म बेच प्रतिस्पर्धा हुने आयोजक टिमका सल्लाहकार प्रदीप दवाडीले जानकारी दिनुभएको छ प्रतियोगिता संयोजक सीताराम दराईको अध्यक्षता तथा कंकाली सामुदायिक वनका अध्यक्ष राममणि नेउपानीको प्रमुख आतिथ्यमा प्रतियोगिताको उद्घाटन कार्यक्रम भएको थियो नौलप्रासीको गैँडाकोटमा अचार बनाउने तालिम सुरु भएको छ मौला कालीका सामुदायिक अध्ययन केन्द्र गैँडाकोटको आयोजनामा शुरू भएको सो तालिमको शुक्रबार एक कार्यक्रमका बेच उद्घाटन गरिएको छ केन्द्रका अध्यक्ष कमल प्रसाद पराजुलीको अध्यक्षतामा र जनक उच्च माविका प्रचारित चेतनाथ भूषालको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा जनक उच्च मावि स्रोत केन्द्र गैँडाकोटका स्रोत व्यक्ति बाबुराम ढकाल जनक उच्च मावि प्राथमिक शाखा प्रमुख वामदेव पङ्गेनी लगायतका अतिथि रहेका थिए आगामी दिनमा महिलाहरूलाई आय कार्यमा लगाउने उद्देश्यका साथ सुरु भएको सो तालिममा गणेकोटका विभिन्न महिलासँग सम्बन्धित महिलाहरूको सहभागिता रहेको छ तालिमले आफूहरूलाई आफ्नै खुट्टामा उभि आय आर्जन गरी आर्थिक उन्नतिमा सहयोग बन्ने सहभागीहरूले प्रतिक्रिया दिएका थिए चार दिनसम्म चल्ने सो तालिममा लक्ष्मी तिवारीले सहजीकरण गर्ने कार्यक्रम रहेको अध्यक्ष पराजुलीले जानकारी दिएकी छन् अब पालो अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ एकीकृत नेकपा माओवादीका कारण चुनावी वातावरण बन्न नसकेको भन्ने कंग्रेस नेता शेरबहादुर देउवाको आरोपप्रति तपाईँको विचार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 में फोटो पॉइंट फोल digital colour lab and digital flex print Ratnanagar एक सौ राचोक चितवन फोन नंबर शून्य छप्पन्न पांच तिरसठी शून्य तिरसठी मोबाइल नंबर अंठानब्बे पांच पचास एकसठी सात सौ तिरचाली अब पालो सामुदायिक आवाजको विश्व धुम्रपान रहित दिवस आज सुर्तिजन्य पदार्थको विज्ञापन प्रवर्धन र प्रायोजनमा रोक लगाऊ नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइएको छ सुर्तिजन्य पदार्थको प्रयोगबाट विश्वभर हरेक वर्ष साठी लाख जनाको ज्यान जाने गरेको विश्व स्वास्थ्य संगठनको तथ्याङ्क रहेको छ जसमा अप्रत्यक्ष धुम्रपानका कारण ज्यान गुमाउने छ लाख जना रहेका छन् नेपालमा सुर्तिजन्य पदार्थको सेवनबाट वर्षेनी सोह्र हजार जनाको ज्यान जाने गरेको स्वास्थ्य स्वास्थ्य मन्त्रालयको तथ्याङ्क रहेको छ सुर्तिजन्य पदार्थको प्रयोगका कारण मोटु रोग श्वास प्रश्वास क्यान्सर गिजा सम्बन्धी लगायतका विभिन्न रोग लाग्ने गर्दछन् यसरी रोग लाग्छ भन्ने कुरा थाहा हुँदाहुँदै पनि मानिसहरू यसमा फँसिरहेका छन् असर गर्दा गर्दै पनि किन मानिसहरू धुम्रपानमा फस्छन् होला भनी आज हामीले सर्वसाधारणलाई सोधेका छौँ सुनौ उनीहरूको आवाज सामुदायिक आवाजमा जस्ताको तस्तै सामुदायिक आवाज यो कुनै मानसिक तनावले वा मानसिक तनाव समाप्त पार्नको लागि धुम्रपान गर्ने भनेर जुन प्रकारको सोचाइ हुन्छ मान्छेले त्यो चाहिँ एकदम नितान्त गलत हो तपाईँको धुम्रपानले कुनै कुनै मानसिक तनाव या मानसिक टेन्सन चाहिँ सकिने समाप्त हुने कुरा होइन यो धुम्रपानले उसलाई पुनः घाटा नै बनाएको हुन्छ त्यस हुनाले यो धुम्रपानको बारेमा आफै पनि एकदम प्रतिबद्ध भएर धुम्रपानले असर गर्छ भनेर आफू आफ्नो घर परिवार समाजलाई चाहिँ सचेत बनाउनुपर्छ र आफूले प्रतिबद्धता जाहेर गर्यो भने जुनसुकै चिज छोड्न सकिन्छ धुम्रपान छोड्न सकिन्न भन्ने कुराहरू होइन यो विषयमा चाहिँ मान्छेमा यो चेतना जागरुकता चाहिँ हुन जरुरी छ विकसित मुलुकमा पनि प्रथा निषिद्ध हुन नसकेको हुनाले त्यो देखासी अविकसित मुलुक जस्तो हाम्रो जस्तो देशमा लागु छ त्यो खान नहुने चिज हो खान्छन् त्यो खाएर स्वास्थ्यलाई हानिकार छ भन्ने थाहा पाउँदा पाउँदै खान्छन् यो एउटा शिक्षाको स्वास्थ्य शिक्षा सम्बन्धी प्रचार प्रसारको कमी हो मान्छेमा चाहिँ एउटा किसिमको जनचेतना छैन पुरानो पुरानो हाम्रो अघिल्लो पुस्ताहरूमा चाहिँ जनचेतना छैन उनीहरूमा शिक्षाको कमी छ त्यसपछि अहिलेको न्यू जेनेरेसन नयाँ सन्ततिहरूमा चाहिँ एक किसिमको फेसन एक किसिमको त्यो अट्र्याक्सन अर्काको अगाडि देखाउने त्यो रवाको लागि र उनीहरूको त्यो एज फ्याक्टर अनुसार उनीहरू साथीहरूको कुलतमा पनि फसेर पनि यो एडिक्ट भएका छन् र त्यसलाई जब मान्छेले एकचोटि सेवन गर्छ त्यो नसा हो जब नसामा त्यो प्रवेश गर्छ त्यसपछि उसलाई त्यो गरौँ गरौँ गरौँ गरौँ उत्प्रेरित पहिला सुरु गाह्रो हुन्छ जब ऊ त्यहाँ फस्छ फसिसकेपछि ऊ निस्कन सक्दैन त्यहाँ धुम्रपान रहित धुम्रपान स्वास्थ्यको लागि हानिकारक छ भनेर लेखेको हुन्छ हुँदा हुँदै पनि किन उता त फसिसक्यो दलदलमा फसिसकेपछि उसलाई निस्किन गाह्रो हुन्छ मेरो बुझाइमै कसैले चाहिँ सोख आफ्नो सोख हुन्छ होइन कसैले फेसनको रूपमा कोही स्टाइलिस्ट बन्नको लागि कोही साथीभाइको सङ्गत र लैलैमा लागेर र एउटा चाहिँ के कारण भन्दाखेरि तत्काल यसले चाहिँ रियाक्सन नदेखाउने पछि रियाक्सन देखाउने भएको कारणले गर्दा पनि यो चाहिँ युज गरिरहन् अर्को कुरा चाहिँ के हो भने एउटा अशिक्षाको कारणले गर्दाखेरि पनि मान्छेहरू चाहिँ धुम्रपान सेवन गरिरहेको यसले असर गर्छ भन्ने थाहा पाउँदा थाहा पाउँदै पनि चाहिँ हुन्छ नि